मरन बरु न मरन बरु न तिम्रो माया तिम्रो माया मर्नै सकिन् मर्न बरु गारो मर्न बरु गाह्रो न तिम्रो माया मर्न सकिन्न तिम्रो माया मार्न सकिन्न बसंत को हरियाली फुल सँगै वैली जान्छ बसन्तको को हरियाली फुल सँगै वैली जान्छ निलो भीको सेतो बादल हावासँगै उडी जान्छ तर तिम्रो ज्ञानो माया तर तिम्रो ज्ञानो माया अझै पनि ज्ञानो नै छ तिम्रो माया मार्नै सकिन्न तिम्रो माया मार्नै

धेरै लामो बाटो हामी सँगै सँगै हिँडी सक्यौँ धेरै लामो बाटो हामी सँगै सँगै हिँडी सक्यौँ टाढा टाढा कता कता हामी दुबै पुगी तर अन्त्य यसको तर अन्त्य यसको भन्न अझै मनै भएन तिम्रो माया सकिन्न तिम्रो माया